छ मायाति मेलाई चाहिँदैन विरतीका कुरा तिमीलाई बस्दैन बहानाहरू नबनाउन तिमी सहरा मात्र हो दिने मैले तिमीलाई तर want it all My life count on बिर्सिले बसन मेरै छे कथाहरू सुना माया गर्न सिकाइदेऊ के हुन्छ तिमीले उभोसन मेरै छ कथाहरू सुना माया गर्न सिकाइदेऊ के हुन्छ